बाटो अरू कसैको लागि होइन तपाईँकै लागि हामीले खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस खुल्लै छ र अर्पण समर्पणको श्रृङ्खला तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र आफ्नो आफन्तलाई सम्झिनको लागि सम्झना साट्नको लागि कोही साथी हुनुहुन्छ फोन लाइनमा भन्ने सङ्केत मैले पाइसकेको छु म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार हजुर कसलाई नमस्ते गरे मैले हजुर म शक्ति खोरको मान्छे चिन्नुभयो शक्ति खोरको मान्छे भनेपछि भनेपछि शक्ति खोरको मान्छे भन्दा पनि हुन्छ शक्ति खोरको त शक्ति खोरको त पक्कै होइन होला नि त है अस्थायी बसोबास चाहिँ शक्ति खोरमा छ अहिले है हजुर अनि के छ निलम खबर एकदम ठिकै छ के गर्दै हुनुहुन्थ्यो अहिले हजुर म बसिरहेको हजुरको प्रोग्राम सुनेर कतिखेर आउँछ भन्दै रेडियो ट्युन गरेर आइहाल्यो फोन पनि लागिहाल्यो है नाम भन्नुभन्दा अगाडि नै कल गरिहालेको क्या मलाई थाहा थियो कि अनि हजुर आउनुहुन्छ भनेर ल ठिकै छ खुसी लाग्यो धेरै माया गर्नु भएको छ यो मायाको सिलसिला कुनै दिन कहीँ गएर नटुङ्गियोस् है त हजुर हजुर हुन्छ अनि खाजा खाइसक्नुभयो कि छैन हजुर मेरो भएको छैन हजुरको भइसक्यो र मेरो त भइसक्यो आज त अनि तपाईँले मलाई अप्ठ्यारो भन्नु अह भइसक्यो त भन्नुभयो भने मैले सम्झिन थालेको कि सधैँ मैले खान्थिनँ आज मैले खाइसकेँ हो नि है भनेर सम्झिएर अनि त्यस्तै अँ खाइसकेँ भने हजुर खाजा खाएको नि सम्झिन थालिसक्नु भयो है <laughs> सधैँ नखाने बानी पर्या भएर होला नि है हजुर हजुर अनि आज निलमले चाहिँ अर्पण समर्पण मार्फत सम्झिने चाहिँ कसलाई हजुर सर्वप्रथम हजुरलाई धन्यवाद हजुर मेरो स्पेसल साथी हुनुहुन्छ पवनजङ भण्डारी भरत साई मनोज भुजेल अनि घमण्ड राणा मगर भन्ने एकजना दाई हुनुहुन्छ उहाँले मलाई सम्झिरहेको हुनुहुन्छ उहाँलाई नमस्ते सम्झिरहेको छु भन्न चाहन्छु अनि मेरो भरतपुरका भाइ छन् विकास कार्की उसलाई पनि सम्झिरहेको छु भन्न चाहन्छु साथीहरू साथीहरू हुनुहुन्छ स्पेसल बहिनीहरू हुनुहुन्छ निरु बहिनी निरु बहिनी बेला बेलामा रिसाउनुहुन्छ नरिसाउनु न भन्न चाहन्छु कहिले काहीँ म एफएममा कल गरिरहेको हुन्छु उहाँले कल गर्दा बिजी भइरहेको हुन्छ नम्बर त्यस्तो नसम्झिनु होला भन्न चाहन्छु हाम्रो निरुजी कस्तो धेरै नेस्टोरी हुनुभएको बुझ्नु पऱ्यो नि हाम्रो निलमजीलाई है अनि निशा बहिनीलाई नै सम्झिन चाहन्छु अनि उमा बहिनी अनि सन्जु बहिनी सन्जु भन्ने बहिनीले मलाई सम्झिरहनुहुन्छ उहाँलाई पनि सम्झिन्छु भन्न चाहन्छु अनि mhm. अर्को मिना अन्जना हुनुहुन्छ उहाँलाई धेरै धेरै सम्झेको छु भन्न चाहन्छु अनि एकजना मेरो साथी हुनुहुन्छ कि उहाँले एफएम सुनिरहनु भएको होला सायद सुजन लामा भन्ने साथीलाई नि एकदम धेरै धेरै सम्झेको छु भन्न चाहन्छु है त हुन्छ कार्यक्रममा अनुभव निलमजी आउँदै राख्नु होला है त हजुर नमस्ते नमस्कार निलम हुनुहुन्थ्यो यति बेला शक्तिखोरबाट आउनु भएको थियो निकै नै माया गर्नु भएको छ तपाईँले अर्को साथी पनि हुनुहुन्छ अरे राजले इसारा गर्नुभएको छ म उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छु नमस्कार नमस्ते हेलो दिदी नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म कोराकबाट चन्द्र कोराकबाट चन्द्र अनि के छ चन्द्रको पछाडि चन्द्र पछाडि पाखरिन पाखरिन हजुर अनि के गर्नुहुन्छ चन्द्रजी म टुवेल्भको एक्जाम दिएर बसेको छु टुवेल्भको एक्जाम दिएर बस्नु भएको छ एक्जाम चाहिँ कस्तो भयो एकदम राम्रै भएको जस्तो लागेको छ हुन्छ कि जस्तो लाग्यो भनेपछि हुन्छु कि जस्तो लागेको छ कि हुन्छु हुन्छ होला सायद सायद है ल ठिकै छ तपाईँको सायद चाहिँ एकदम रियल होस् तपाईँको रिजल्ट राम्रो आओस् छ अनि चन्द्रजीको खाजा भयो कि भएको छैन छैन अब कार्यक्रम हुन्छ ल ठिक छ छ सम्झिने आज आज मलाई ल हुन्छ कार्यक्रममा आउँदै गर्नुहोला अहिले पनि बिदा हुन्छ है ल नमस्कार यति बेला चन्द्रजी आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा हामी एउटा निकै नै मिठो भाका तपाईँको माझमा राख्छौँ निकै नै रमाइलो खालको गीत छ आज मैले विशेष गरी अर्पण समर्पणको श्रृङ्खलामा रमाइलो खालका लोक भाकाहरू तपाईँको माझमा लिएर आएको छु र यति बेला कार्यक्रमको सुरुवातमै राख्न चाहन्छु एउटा मिठो रमाइलो खालको भाका रोधी घरमै गाँस र बास मासे मायाको you. रोजगारमै गासँग परमासे मायाको के आशा गोदी घरमै गासर बासा मायाको के आशा गोदी घरमै गासर बासा परमासे मायाको के आशा परमासे मायाको के आशा से माया को के आशा मोदी घर मैया बस परमसे मैया को के आशा घर मैया को के आशा माया को के आशा रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट भवन निर्माण व्यवसायी संघ पूर्वी चितवनको अनुरोध घर धनीले घर कम्पाउन्ड पर्खाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र ठेकदार बीच निर्माण सुरु गराउनु पर्नेछ भवन निर्माण व्यवसायी संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पाउनुपर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ भवन निर्माण व्यवसायी संघ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 जुटिराखेका छौँ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो पनि तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस आउनुहोला र तपाईँसँग थोरै कुराकानी गर्ने कोसिसमा म रहनेछु र तपाईँको सम्झना विशेष गरी तपाईँको आफन्तसम्म हामी पुर्याउनेछौँ र अर्पण समर्पणको श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ तपाईँलाई थाहा नै छ दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म र यति बेला आफ्नो सम्झना आफन्तसम्म पुर्याउनको लागि कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार हेलो दिदी नमस्ते मेरो पहिला तपाईँको <laughs> कहाँबाट को बोल्दै हुनुहुन्छ शक्तिखोरबाट म घमण्ड राणा मगर शक्तिखोरबाट घमण्ड राणा मगर घमण्डजी हजुर दिदी के छ यहाँको हाल खबर मेरो सबै ठिकै छ हजुर के छ हाम्रो पनि एकदम ठिक छ राजको पनि ठिक छ अरे मेरो पनि ठिक छ भनिदिनुहोस् है भन्नुभएको छ मेरो पनि ठिक छ सबैजनाको एकदम ठिक छ अनि पनि नमस्ते ल ठिकै छ राजले पनि नमस्ते भनिराख्नु भएको छ अनि खाजा खानुभयो कि भएको छैन हजुर मैले हजुरले छैन होला अहिले मैले पनि खाइसकेँ आज त अनि आज अर्पण समर्पणमा आउनु भएको छ कसलाई सम्झिनुहुन्छ हाम्रो घमण्डजीले सर्वप्रथम हजुरलाई है धन्यवाद जाने टेन्सन दादाको लागि हजुर अनि साथीहरू अम्बिका आले मगर अनि निलम अधिकारी भर्खरै कल गर्नु उहाँलाई धेरै धेरै सम्झना होइन उमा बानिया अनि उर्मिला कार्की चन्द्र साउद होइन सत्य थापा अमृत रामधाम होइन अमृता रामधाम लीला थपलिया शारदा खनाल अनि सरिता श्रेष्ठ तुलसा सबिना नरेन्द्र निरौला मानवाद खड्का कृष्ण घिमिरे प्रतीक्षा भट्टराई रमेश खड्का होइन पवनजङ भण्डारी अनि अनि डोला धराई होइन लगायत जो जसले मलाई घुमाउन राणामा चिन्नुहुन्छ उहाँहरू सम्पूर्णलाई देखेको छैन र कदेखि यहाँसम्म सम्पूर्ण साथीहरूले देखेको छैन सम्झिरहेको छु भन्ने बिदा हुन्छ दिदी नमस्ते नमस्कार घमण्डजी हुनुहुन्थ्यो यति बेला शक्तिखुरबाट आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँलाई पनि आउन मन लागेको छ भने आउनुहोला आज त शनिबारको दिन पनि छ बिदाको दिन पनि छ तपाईँ फुर्सदिलो हुनु पनि फुर्सदिलो पनि हुनुहुन्छ व्यस्त पनि हुनुहुन्छ अब सधैँ काममा गइराख्नुहुन्थ्यो आज एक दिन फुर्सद पाउनु भएको छ तर के गर्नु गर्नु दिनभरिको कामभन्दा पनि एक हप्ताभरिको काम चाहिँ तपाईँले आजकै लागि थाती पनि राख्नु भएको छ त्यहाँनिर पनि काम हुनसक्छ जे भए पनि तपाईँ अर्पण समर्पणको यो श्रृङ्खलासँगै भने हुनुहुन्छ यो विश्वास पनि हामीले लिइराखेका छौँ र यति बेला कोही साथी आइसक्नु भएको छ भन्ने सङ्केत पनि मिलिराखेको छ मलाई म उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म गडौलीबाट सम्झना घिमिरे बोलेको गडौलीबाट सम्झना घिमिरे सम्झना घिमिरे हजुर अनि के छ सम्झना खबर हजुर सबै ठिकै छ सबै ठिक छ के गर्नुहुन्छ यहाँले हजुर के गर्दिन अहिले चाहिँ घरमै बस्छु घरमै बस्नुहुन्छ हजुर ल ठिकै छ नि घरमा बसिरहेको बेलामा रेडियो अर्पण कतिको सुन्न मन लाग्छ एकदमै सुन्छु तर फोन चाहिँ गर्न मन लाग्दैन हो फोन गर्न मन लाग्छ तर गरिरहेको छु तर अलि लागिँदैन त्यही भएर आज चाहिँ लगाएको लागिहाल्यो कि ल ठिकै छ मलाई पनि खुसी लाग्यो हाम्रो सम्झनाजीले यति धेरै माया गर्नुहुँदो रहेछ आज थाहा पाएँ भयो पनि भेट पनि भयो है हजुर अनि आज को कसलाई सम्झिनुहुन्छ कार्यक्रम मार्फत हजुर तारा हजुरलाई धन्यवाद अनि कटिनु कटिनुको दादालाई अनि के अरे मेरो अरुण भाइ काठमाडौँ अनि अरुण भाइलाई बागलुङमा भएको रामनाथ भाइलाई हजुर अनि बुटोलमा भएको प्रदीपलाई र मेरो एकदमै मिल्ने साथी शान्तालाई काठमाडौँमा हुनुहुन्छ शान्तालाई अनि मलाई सम्झना भन्ने चिने नचिने सम्पूर्णलाई राजलाई चाहिँ नसम्झिने रे भनेर भनिराख्नु भएको छ राजले राजलाई पनि भनिदिनु ल ठिकै छ अहिले भने बिदा हुन्छ है हस् नमस्कार यति बेला सम्झनाजी हुनुहुन्थ्यो र अर्पण समर्पणको श्रृङ्खलामा फेरि पनि हामी अर्को एउटा निकै नै रमाइलो खालको भाका तपाईँको माझमा राख्न चाहन्छौँ न्याउली एल्बममा समावेश रहेको भाका हो रामजी खाँडले निकै नै मिठोसँग आवाज दिनुभएको छ यति बेला तपाईँको लागि राख्छु कसले दियो मैया तिमीलाई हातमा साईको घडी करने भेटो क्या हो मैले भन्दा माया करने भेट्यौ क्या हो मैले भन्दा गयो अरे मोटरसाइकल चढी कसले दियो मैया तिमीलाई हातमा साइको घर कसले दियो मैया तिमीलाई हातमा साइको घर माया गर्ने भेट्यो क्या हो मैले भन्दा बढी फिल्म हेर्न गयो अरे मोटरसाइकल चढी कसले दियो मैया तिमीलाई हातमा साइको घर कसले दियो मैया तिमीलाई हातमा साइको घर तामलको उतैतिर मायाको मन ढलको बरे जतामलको उतैतिर को फिर भन्दा गोठमा भाग पल्को कसले दियो मैया तिमीलाई छोरी कसले दियो मैया तिमीलाई छोरी मखमलको छाता मलको उतैतिर मायाको मथालको गाई मारेको पिर भन्दा गोठमा भाग पल्को कसले दियो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 छैन अँध्यारो भएको छ त्यही नै छैन अरू अनि आज हाम्रो मिलनजीले चाहिँ के कसलाई सम्झिनुहुन्छ कार्यक्रम मार्फत आज कार्यक्रम मार्फत चाहिँ त हजुरलाई नै धन्यवाद अनि चिज लाएर अनि प्रविधि कक्षबाट त्यो राजदा हुनुहुन्छ उहाँलाई धेरै एकदम मिस यु भनेर भन्न चाहन्छु होइन राजले तपाईँले भन्दा पनि धेरै सम्झिनु भएको छ अरे हो ल उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु होइन अनि त्यसपछि लाएर अनि मेरो जे हजुर कार्यक्रम चाहिँ यहाँनिर इन्टरनेट अनलाइनबाट पनि सुनिरहनु भएको छ साथीहरू मेरो होस्टेलका सम्पूर्ण साथीहरूलाई सम्झिन चाहन्छु अनि जति पनि यदि अर्पण एक सय चारको पाँच मेगास र यो जस हजुरको प्रस्तुति चाहिँ जस रेडियो अर्पणबाट सम्पूर्ण साथीहरूले सुनिरहनु भएको सुनिरहनु भएको छ नि उहाँलाई सम्पूर्ण साथीहरूलाई सम्झिन चाहन्छु अनि मेरो कोराकमा भने मम्मी मम्मी बुवा दिपक दादा बहिनी शान्ति अनि रुपी लगायत मलाई चेपाङ भनेर चिने नचिने सम्पूर्ण साथीहरूलाई सम्झिन चाहन्छु दिदी हुन्छ कार्यक्रममा आउँदै गर्नु होला मिलनजी अहिले भने बिदा हुन्छ है नमस्ते नमस्कार मिलनजी हुनुहुन्थ्यो यति बेला काठमाडौँदेखि आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलाको हामी अन्तमा आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा हुनुपर्छ यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बस्दिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यसै गरी फोन गर्नुहुने तपाईँ सम्पूर्णप्रति पनि आभारी छु र यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद दिन्छु र अर्पण समर्पणको आजको रमाइलो श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार यो माया हुँदैन बरु धोका दिन हुँदैन भन्छु ए धोका दिन हुँदैन यो संसारै मायामा चल्या छ हामीले माया लगाउन किन हुँदैन हो म त भन्छु ए हजुर बरु धोका दिन हुँदैन यो संसारै मायामा चल्या छ हामीले माया लगाउन किन हुँदैन रेडियो अर्पण एक से चार थोपलो